जित्नु पर्छ सधैँ हुन्न तिमीले पर्छ सधैँ हुन्न तिमीले उत्साह र जोस हुन्न तिमीले पर्छ सधैँ हुन्न तिमीले केही गर्छु भन्ने सङ्कल्प छ तिम्रो केही गर्छु भन्ने सङ्कल्प छ तिम्रो तुहाएर त्यसै टार्नु हुन्न तिमीले पर्छ सधैँ हार्नुहुन्न तिमीले उत्साह र जोस मार्नुहुन्न तिमीले साथ हात मेरो के चाहिन्छ भन साथ हात मेरो के चाहिन्छ भन दुखी भई आँसु झार्नुहुन्न तिमीले जित्नुपर्छ सधैँ हार्नुहुन्न तिमीले उत्साह र जोस मार्नुहुन्न तिमीले